रेडियो मार्फत संसारभरिकै साथ सुनिरहनु बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मतदानमा प्रयोग भएका भोटिङ मेसिन विशेष सुरक्षा दिई निर्वाचन अधिकृत समक्ष बुझाउन निर्देशन दिनुभएको छ उहाँले मत सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ गत मङ्सिर चारमा भएको मतपेटिका हराएको वा साटासाट गरिएको सम्बन्धी आरोप खेप्नु परेको भन्दै पुनः यस्ता आरोपबाट बस्न सबै मतदान केन्द्रका अधिकृत तथा अन्य कर्मचारीहरू उत्तिकै चलाक हुनुपर्ने उहाँको भनाइ छ मतदान मेसिन र अन्य सामग्रीहरू सुरक्षित ढुवानी गर्नु उहाँले निर्देशन दिनुभएको हो भरतपुरमा हिजो सुरु भएको विद्युतीय मतदान तथा मतगणना प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त प्रीतिले भन्नुभयो निर्वाचन सकिएपछि हरेक मतदान केन्द्र तथा उपकेन्द्रमा प्रयोग भएका भोटिङ मेसिन छुट्टा छुट्टी रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुहोला सबै केन्द्रको मेसिन जम्मा गरेर ल्याउँदा समस्या हुन सक्ने भन्दै उहाँले यसतर्फ सजग हुन सबैलाई आग्रह गर्नुभयो यसपटकको चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षक नरहने आयोगले सुनाएको छ यसपटकको चुनावमा सेनाको प्रयोग नहुने भन्दै प्रमुख आयुक्त शर्माले प्रमुख आयुक्त प्रीतिले आवश्यक परेमा सहयोग लिन सकिने बताउनुभयो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले निर्वाचन सुरक्षाका लागि विशेष योजना तयार पारिएको बताउनुभयो चितवन क्षेत्र नम्बर चारमा आगामी असार आठ गते संविधान सभाको उपनिर्वाचन हुँदैछ साथै उहाँले निर्वाचन आचार संहिता पालना भए नभएको निगरानी भएकाले सबैलाई यसतर्फ सचेत हुन आग्रह गर्नुभयो संविधान सभाको उपनिर्वाचनलाई ध्यानमा राख्दै प्रशासन कार्यालयले क्षेत्र नम्बर चारमा असार एक गतेबाट लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाएको छ त्यस्तै इजाजत प्राप्त भएका हात हतियार लिएर हिँड्न पनि रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो यसैबीच राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग चितवनबाट उपनिर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकहरूका लागि शनिबार भरतपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा नियोग चितवनका संयोजक बालकृष्ण पौडेलले पर्यवेक्षकहरूले उपनिर्वाचनको पर्यवेक्षण निष्पक्ष रूपमा गर्नुपर्ने बताउनुभयो पर्यवेक्षकहरूले कुनै पनि राजनीतिक दलको बारेमा प्रचार प्रसार गर्न नहुने पौडेलले बताउनुभयो निएको चितवनका निर्वाचन शिक्षा संयोजक दीपक बाबु श्रेष्ठले पर्यवेक्षकले निर्वाचनको विषयमा राम्ररी जानकारी लिनुपर्ने भन्दै निर्वाचन केन्द्रमा खटिएको अवस्थामा मतदान प्रक्रियालाई नै अवरोध पुग्ने गरी मतदान स्थलभित्र बस्न नहुने बताउनुभयो कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय चितवनका कम्प्युटर अपरेटर सूर्यप्रसाद आचार्यले विद्युतीय मतदानबारे जानकारी गराउनु भएको थियो उहाँले विद्युतीय यन्त्रबाट मतदान गर्दा हुने फाइदाको बारेमा समेत जानकारी गराउनुभयो नियोग चितवनका संयोजक बालकृष्ण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रमको सहजीकरण नियोग चितवनका सचिव कृष्ण गिरीले गर्नुभएको थियो नियोगले उपनिर्वाचनका लागि एकचालिसजना पर्यवेक्षक परिचालन गर्दैछ क्षेत्रमा एकतिसवटा मतदान स्थानमा बयासीवटा मतदान केन्द्र र पैँसठी हजार दुई सय मतदाता रहेका छन् युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले चितवनको क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचनमा यसपटक महिला नेत्री पार्वती रावलको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ भरतपुर सात स्थित बुद्ध शनिबार हिजो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता बस्नेतले सुक्षेत्रमा उम्मेद्वार रावलको पक्षमा दिनानुदिन जनमत बढ्दै गएको दावी गर्नुभयो क्षेत्रमा रावल नै अहिलेको सबैभन्दा प्रिय उम्मेद्वार रहेको बस्नेतको भनाइ छ नागले आफ्नो मडी नचिने झैँ स्थानीय जनताले अघिल्ला निर्वाचनमा भ्रममा परेको तर यसपटक जनताले सबैलाई चिनिसकेकाले पनि महिला उम्मेद्वार रावलको पक्षमा जनलहर पैदा भएको बस्नेतले बताउनुभयो संविधान सभामा सशक्त महिलाको अभाव रहेकाले त्यसको पूर्ति गर्न जनताले यसपटक सचेतता अप्नाउने उहाँले बताउनुभयो एमालेका केन्द्रीय सदस्य देवी ग्यावालीले महिला उम्मेद्वार उम्मेद्वार पार्वती रावलले बिस हजारभन्दा बढी मत हासिल गरी विजय हुने दावी गर्नुभयो उम्मेद्वार पार्वती रावलले झोलुङ्गो हलाउने हातले देश चलाउन सक्ने बताउँदै क्षेत्रमा सबै महिला एकजुट हुनुपर्ने बताउनुभयो महिलालाई अहिले पनि दोस्रो दर्जाको व्यवहार भइरहेकोमा सुक्षेत्रका सबै महिलाले यसपटकको निर्वाचनमा महिला उम्मेद्वारलाई जिताएर त्यसको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो चितवन क्षेत्र नम्बर चारमा नेपाली कङ्ग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ महिला दलित जनजाति श्रमिक शिक्षक प्राध्यापक सुकुम्बासी लगायत सबै क्षेत्रबाट यही असार आठ गते हुने उपनिर्वाचनमा नेपाली कङ्ग्रेसलाई मतदान गर्ने प्रतिबद्धता आएसँगै कङ्ग्रेसको पक्षमा जनलहर बढेको क्षेत्रीय सभापति बलराम पौडेलले बताउनुभयो पार्टीको जिल्ला नेतृत्वमा महत्त्वपूर्ण पदहरूमा जनजातिको बाहुल्यता रहेको छ त्यस्तै महिलाहरूले पनि कङ्ग्रेसमा जति अरू दलमा अवसर पाएको देखिँदैन समानुपातिकतर्फ सभासद छनौट गर्दा चितवनमा तिनजना नै महिला परेका छन् क्षेत्र नम्बर चारको पटियानी गीतानगर मङ्गलपुर शारदानगर फुलबारी शिवनगर गुन्जनगर लगायतका क्षेत्रमा हिजो महिलाहरूले वृहत र्याली निकालेर चुनावी माहौल कङ्ग्रेसको पक्षमा बनाएको तरुण दलकी केन्द्रीय सदस्य सरिता गिरीले बताउनुभयो उता चितवन क्षेत्र नम्बर चारमा हुने संविधान सभाको उपनिर्वाचनमा एकीकृत नेकपा माओवादीका उम्मेद्वार खुसीराम पाखरिनलाई विजय गराउन शिक्षक र महिलाहरूले आह्वान गर्दै कार्यक्रम गरेका छन् शिवनगर बजारमा चुनावी सभा गरेर लगत्तै शनिबार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको आह्वानमा भरतपुर साथ कृष्णपुरमा महिला र्याली र गीतानगर बजारमा शिक्षक भेला गरेर पाखरिनलाई विजय बनाउन आह्वान गरिएको हो ग्रामीण क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संस्थामा पठाउने गरेको औषधि समयमा बिरामीले पाउन सकेका छैनन् सुगम जिल्लाका रूपमा परिचित चितवनको चण्डी भन्ज्याङ गाविसमा रहेको हेल्थ पोस्टमा पठाइएको औषधिको पोका महिनौ बितिसक्दा पनि स्वास्थ्य केन्द्रमा पुगेको छैन जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख महिनामा पठाएको पाँच कार्टुन औषधि मोगली नानगढ खण्डको कालीखोलाको एउटा घरमा थन्किएर बसेको महिना दिन बितिसकेको छ जिल्लाको पहाडी गाविस दारेचोक चण्डी भन्ज्याङ कविलासमा एकैपटक औषधि पठाइएको पठाइएको औषधि अन्य स्वास्थ्य चौकीमा पुगेर बिरामीलाई वितरण गरेको महिनौ बितिसक्दा पनि चण्डी भन्ज्याङ गाविसका लागि पठाएको औषधि भने कालीखोलामा धनलाल गुरुङको घरमा थन्किएको हो हरेक पटक जिल्ला जनस्वास्थ्य कार्यालयले तीनवटा गाविसका लागि एउटै सवारी साधनबाट औषधि पठाउने गर्दछ कालीखोलाबाट चार घण्टाको पैदल हिँडेर पुग्ने हेल्थ पोस्टका लागि सधैँ स्थानीय गुरुङको घरमा औषधि राख्ने गरिन्छ तर हेल्थ पोस्टका इन्चार्जले औषधि नलाइ जाँदा बिरामीले औषधि पाउन सकेका छैनन् हरेक पटक गाडीले मेरै घरमा औषधिको पोका ल्याएर छाड्छ तर हेल्थ पोस्टका इन्चार्जले औषधि लैजान वास्ता गर्दैनन् स्थानीय धनबहादुर गुरुङले भन्नुभयो औषधि थन्किएको एक महिना बितिसकेको छ लैजाने वास्ता गरिएको छैन कारले जाने यही बाटो हो देखेको बेला सधैँ इन्चार्जलाई भन्छु लैजानु लैजान्छु भन्दै लगेको छैन हेल्थ पोस्टमा आएका बिरामीले औषधि पाएका छैनन् भएको औषधि मेरो मेरो घरमा छ उहाँले भन्नुभयो धेरै पटक हेल्थ पोस्टका इन्चार्ज भरत रिजाललाई जानकारी गराउँदा समेत लैजानको लागि वास्ता नगरेको उहाँको भनाइ छ माडी गर्दी गाविसको भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको छ गर्दी तीन भैरवपुरमा शनिबार एक कार्यक्रमको आयोजना गरी नमुना गाउँ घोषणा गरिएको हो गर्दी तिनमा एक सय एकात्तर घरधुरी मध्येमा एक सय अडतिस घरमा ग्यास निर्माण भइसकेकाले भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको हो गोबर ग्यास निर्माणपछि राष्ट्रिय निकुञ्ज संरक्षणमा सहयोग पुगेको स्थानीयको भनाइ छ बगोडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रभुप्रसाद महतोले गाउँमा बायोग्यास निर्माणपछि जैविक विविधताको संरक्षण निर्माणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो सामुदायिक सेवा केन्द्रले नानगढमा रहेको होटल व्यवसायमा आचार संहिता पालना भएको वा नभएको बारे अध्ययन सुरु गरेको छ केन्द्रले होटलमा कामदारको अवस्था महिला र बालबालिकाको प्रयोग सेवा सुविधा गुणस्तर दर्ता भएको वा नभएको लगायतका विषयमा अध्ययन थालेको केन्द्रकी अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो केन्द्रले सम्पूर्ण विवरण समेटेको फारम होटललाई वितरण गरेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ वैद्य माओवादीसँग सिटै पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको विचार के छ ए प्रयास गरे होला पनि बी मनको लड्डु घिउसँग खानु र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 अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लाग्ने सम्भावना रहेको र बेलुका पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै बिहान सात बजेको अर्पण स्थानीय समाचार आजको लागि सकियो ध्रुवराज खना लाग्या चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन